बाइस अनि आज एकादशीको दिन पित्र बोलाउने मुख्य र अन्तिम दिन जोगिटारे गजुरे माझीका घरको आजको रौनक अर्कै छ इन्द्रावती तिरका माथ्लो भेउटार भाङटारदेखि तल्लो भेउटार गोपेटार असिनेसम्मका माझीहरूको एउटा आकर्षणको केन्द्र बनेको छ यसपालि यत्रो इन्द्रावती तीरको माझी समाज यत्र माझी गाउँमा पित्र उतार्ने मेला आखिर त्यही एक गाउँ जोगिटारमै मात्र छ त्यो पनि चुक्यो भने त यसपालिको लागि चुक्यो हुन त यो चुक्नु त्यति महत्त्वपूर्ण र त्यति दुःखलाग्दो चुकाइ होइन किनभने यो कुनै खुसियालीको उत्सव नभएर एउटा मृत्यु संस्कार हो र त्यसमा उत्साह र उमङ्गले सामेल हुनुको कुनै दुःख मिल्दैन तर पनि यो माझी समाजको एकमात्र सांस्कारिक चाड या पर्व यसैले त माझी समाजलाई अरू बाहुन क्षेत्रीका अरू भोटे धनुवार जस्ता मतवाले समाजबाट पनि स्पष्ट रूपमा छुट्याउँछ त्यसैको माध्यमबाटै त माझी समाज आफ्नो छुट्टो परिचय दिन्छ र लिन्छ त्यसैले यसमा सम्मिलित हुनु माझीहरूको कर्तव्य पनि हो र मनोरञ्जन पनि जति जति दिन ढल्किँदै गयो वल्ला पल्ला गाउँका माझीहरू झुन्डका झुन्ड गजुरेका घरमा वैरिन थाले बिहानैदेखि त्यहाँ पित्रको अन्तिम दिनको काम एकपछि अर्को सम्पन्न भएको थियो झाँक्रीका आदेशले बिरमाने माझी लिङ्गो काट्न सल्लेरी वनतिर दौड्यो उसका पछि पछि भोटे बनेको भुते माझी जाँडको पुङ बोकेर मुख भरिभरि जाँडको कुल्ला लिएर बिरमानेको जिउमा पिच्का हान्न उसका पछि पछि दौड्यो यो एउटा तमासै थियो र गाउँका भुरा र उरन्ठौला केटाहरू हार हुहु गर्दै पछि पछि लागे तर भूते माझीले कसै गरे पनि बिरमानेलाई भेटेर उसका जिउमा जाँडको कुल्ला गर्न सकेन बिरमानेले आखिर सल्लेरीमा पुगेर सल्लाहको लिङ्गो तरबार र घोडाका लागि ठेउको लिएर आउन सफल भयो यसबाट भूते केही क्षणका लागि सबैका आँखामा हाँसोको पात्र बन्यो केटाहरूले हाहाहु गर्दै गाउँमा आएर बाटामुनि चौतारीमा लिङ्गो ल्याएर गाडेका थिए त्यसपछि गाउँकै दुईटी कन्या केटीलाई बाहुन बाहुनी बनाएर उनीहरूद्वारा हातमा गुलेली पड्काइएको गजुरेले लिङ्गोमा तिनपल्ट गुलेलीले हान्यो लिङ्गोलाई पानीले पखालेर त्यसलाई ल्याएर गजुरेका आँगनमा गाडिएको थियो यी सबै औपचारिक कर्मकाण्ड सकेपछि अब त्यहाँ तरबार लिएका भोटे बनाइएकाहरू ढोलकका तालमा नाच्न थालेका थिए र अरू लोग्ने मानिस स्वास्ने मानिस सबै मिलेर पित्र गीतहरूका जुवारी खेल्न थालेका थिए त्यसका साथै जाँड रक्सी मासु माछाका खानपिन पनि पूर्ण रङमा चर्कँदै थियो अब गीत र खानपिनको मध्य भयो लोग्ने मान्छे स्वास्ने मान्छेको सम्मिलित स्वर त्यहाँको वातावरणमा एउटा मत बनेर गुन्जिन थालेको थियो एउटा चुरोट पाएँ मैले लाउरेका झोलामा पित्र भोटे चढाइ ल्याउला एउटै डोलामा अङ्ग्रेजीको लरी मोटर गोर्खालीको रेल पित्र देउता भरे आउँदा पड्काइदेउला सेल झाडी खोला पाडी आयो हान्यो है छालले बुढो बालो केही भन्ने छैन लैजान्छ है कालले यसरी इन्द्रावतीको तीरका ती बाह्र बिस माझी गाउँमा अनन्तकालदेखि गुज्ने यी पितृगीतले माझीका मृत आत्माहरू कति तृप्त भए हुन् अथवा कति तृप्त हुनेछन् यो कसैले भन्न सक्दैन तर यस गीत र यस पित्र श्राद्धले यहाँका निमुख माझीहरूमा एकातिरबाट मनोरञ्जन प्रदान गर्छ भने अर्कोतिरबाट जीवनप्रति एउटा आस्था आफ्नो आफ्नोपनप्रतिको एउटा गौरव भने अवश्य नै जगाउँछ होला अनि खानपिन मेन नाच कीर्तनको सत्सङ्ग तर नाच कीर्तन र खानपिनमा सत्सङ्ग मात्र हुन्छ भन्ने के ग्यारेन्टी छ र त्यहाँ असत्सङ्ग र कुसत्सङ्गका घटनाहरू पनि त हुन्छन् हुन्छन् के खास गरी त त्यस्तै हुन्छन् हुँदै आएका छन् साँझ अब बिस्तार बिस्तार आफ्नो बडौलीतिर ढल्कँदै जान थाल्यो अँध्यारोको पर्दाले वरिपरिको वातावरण एउटा कालो थुप्राको रूपमा मात्र राखिदियो तर दसैँको शुक्ल पक्षको रात हुनाले एकादशीको चन्द्रमा लालटिनको हन्डा झैँ चम्किएर वन डाँडा रुख खोला बगरलाई सकेसम्म आकृतिमा प्रस्ट्याउने जमर्को भने गर्दै थियो पित्र उतार्ने त्यस उत्सवमा सोभिते र उसका साथीहरू पनि आएका थिए र अर्कातिरबाट बुधुने माझी हरे तिवारी पनि आइपुगे हरे र बुधुने आजभोलि साना काजीका लगौटीका जमरा भएकाले उनीहरूको अक्कर नै बेग्लै भएको थियो उनीहरूले गाउँका कसैलाई पनि मान्छे गन्नै छाडेका थिए र जुन ठाउँमा कलहको कुनै पनि सम्भावना हुन्नथ्यो त्यस्ता ठाउँमा पनि खरानी कोट्याइ कोट्याइ कलहको बिउ उमारेर समाजमा आफ्ना र आफ्ना मालिकको आतंक कायम गर्ने अवसर खोज्दथे यहाँ आजको यो पितृ पर्वको ठुलो जमघटमा पनि खास त्यसै उद्देश्यले आएका थिए उनीहरू पितृगीत र खानपिन नाच कीर्तन आफ्नो पूर्ण यौवनमा चलिरहेको थियो र सबै त्यसमा मस्त भएर गीतका जवाब सवाल गइरहेका थिए पाँचवटी कन्या मजिनीहरूमाथि पित्र खुसी भएर उनीहरूलाई आफ्नो वाहनका रूपमा स्वीकार गरेकाले उनीहरू विस्मित अवस्थामा नाच्दै थिए झाँक्री सेते माझी र अरू माझीहरू ढोलकीका तालमा तरबार घुमाउँदै विभिन्न दाउपेच देखाउँदै भोटे राजा भोटे रानीसँग लड्दै थिए बनाइएका भोटे राजा भोटे रानी काठका घोडामा चढेका हातमा तरबार लिएका घुमी घुमी नाच्दै थिए उमङ्ग आफ्नो पूर्ण गतिमा पूर्ण लय र पूर्ण ताल सुरमा दौडिरहेको यस्तो आत्मविस्मृतिको घडीमा एक्कासी बुधुने माझी र हरे तेवारीलाई आफ्ना अरू दुई चार गुन्डा आवा र साथीहरूका साथ त्यहाँ उपस्थित भएको देखेर अरू सम्पूर्ण उपस्थित समूहको मन खिस्रिक्क भयो किनभने गाउँका यी दुई छेराउटी जस्ता रोगहरू साना काजीका जासु हुन् र यिनले भए नभएका कुरा लगेर साना काजीलाई झोसिदिएर साना काजीको कोपको डँडेलो कुनै पनि माझीका छुप्रामा अथवा टाउकोमा खनिन सक्छ भन्ने कुरा उनीहरू अनुभव गर्थे तर उनीहरूलाई त्यहाँ नआओ भनेर हट्कन पनि त कसैको सामर्थ्य थिएन एक त यो खोला पर्व भएकोले त्यहाँ कोही पनि दर्शकका रूपमा आउन सक्छ दोस्रो सानाकाजीको आशीर्वाद पाएका उनीहरूको हक्की विरोध कसले गर्ने बुदुने र हरे तिवारी स्वदेश्य गएर सोभिते र उसका साथीहरू बसेका पङ्क्तिको ठिक सामुको डिलमा गएर बसे र बडो तिरस्कार र घृणाको भाव आँखामा भरेर उनीहरूमा हेर्न थाले सोभिते सिरे र अरू उसका साथीहरूले पनि यी सानाकाजीका वीर छौडाहरू राउ केतुझैँ आएर उपस्थित भएको लक्ष्य गरे तर उनीहरूले यसप्रति बिल्कुलै उपेक्षाको भाव देखाएर मुन्टो अर्कातिर बटारे गुलाई चलायो गन्ध र छानलाई हुँडोल्यो मुखवादी छिटा कसले वास्ता गरोस् ती निच पशुहरूको अलि बुझ्ने र केही मात्र सचेत मस्तिष्कलाई भए शोभिते र उसका साथीहरूको त्यो उपेक्षात्मक भाव एउटा अपमान र छोपको कारण बन्थ्यो तर बुधुने र हरे जस्ताको जड मस्तिष्कमा यसले उल्टो असर गर्यो घमण्डले अट्ठियो उनीहरू राणीका छोरा बुधुले हरेको कानमा बुदबुद आयो कन्ना पछाडि पो झेँगाले पाखुरा सुर्के झैँ सुर्कन सकिन्छ अगाडि त ऊ देखिस् ठाडो मुन्टो गरेर मुख हेर्न सक्यो हुन त बुधुने हरेको कानमा खास खुसाएको थियो तर उसको अभिप्राय शोभिते र उसका साथीले नसुनुन् भन्ने होइन बरु सुनुन् र केही जवाब फर्काउन् भन्ने थियो किनभने त्यस स्थितिमा उनीहरू त्यहाँ खुलेर रडाको मचाउन पाउने थिए उनीहरूलाई न्यु खोजा भनेर दोष लगाउन कसैले पाउँदैनथ्यो तर सोभितेले बुदुनेको त्यो घोचाइलाई सुनेर पनि नसुने चाहिँ गरेर बस्यो यसबाट बुदुनेको आँट अरू तिखारियो उसले अघिभन्दा बढी टड्कारोसँग हरेका कानमा भन्यो देखिस् घन्टा पछाडि त निकै यहाँ गर्छौँ त्यहाँ गर्छौँ भनेर कुर्लेर हिँड्छन् बच्चियाहरू अहिले त कसरी नुनखा कुखुरा जस्ता देखे आमा मारे कुखुरा छाउरा जस्ता सोभिते र उसका साथीहरू बुदुनेका एक एक टिप्पणी सुनिरहेका थिए उनीहरूलाई भित्रभित्रै असह्य भएर आइसकेको थियो तर सोभिते यो पर्वको बेला दोस्रो अर्काका गाउँमा कुनै कल गर्न चाहन्नथ्यो त्यसैले ऊ आफ्नो उम्लदो रिसलाई दबाएर दाँतले ओठ टोकेर बस्यो तर माझी जोस र समझदारी दुवैमा भन्दा कच्छ उसैले बुदुनेको अकारणको घोचपेच सहन उसलाई बडो कठिन पर्यो ऊ एकदम जोसमा उम्लेर पोखियो के आइमाईका जस्तो कानमा खासुस गरेर अर्कालाई जत्था नाम बोल्छन् सुगुर्नेका छोरा खुट्टी छ भने अलि मर्दको जस्तो अगाडि सर बोल्न तँलाई साना काजीको धाप परेको छ भन्दैमा कोही तसँग लुतेर हिँड्छ भन्ठान्छस् तेरा बाउले जन्माएको मर्द छोरो होस् भने के भनिस् बाजिए अब बुझ्ने पनि उठ्यो उसले झगडाका लागि जुन न्यु खोजेको थियो त्यो अब पायो ज्यादा थुतुन नचला हामीले आफ्ना कुरा गर्न पनि नपाउन् तँलाई कसले बाह्र हातका टाँगाले छोएको छ अब त्यहाँ वातावरण एकदम बद्लियो यतिन्जेलसम्मको उत्साह र उमङ्गमा चलिरहेको गीत र नाच एकाएक रोकियो तिमी सुँगुरहरू सिस्नाका खोलेर गिट्ठाका गेडाका भरमा हाम्रा सानाकाईसँग जोरी खोज्दै हिँड्न तम्सेका छारु हो लौ आओ कसका छातीमा रहन्छन् बुधुने एक्कासी महाभारत खडा गर्ने नियतले पाखुरा सुर्कुँदै कुर्लियो तिमीहरूका सिङहरू खेल्न तम्सेका सिङको चिलाइ मार्न सानाकाजीले दुःख गर्नै पर्दैन आऊ एक एक गरी तिम्रा सेखी झार्न मलाई केही आइतबार लाग्दैन के लछार्छु भन्छस् त यसपटक नारायण माझीजुर मुरायो हृष्टपुष्ट जिउडाल आत्मविश्वासपूर्ण आँखा बिस बाइसी केटो नारायणको मनमा बुदुनेका मण्डलीप्रति अपार घृणा उम्लन थालेको थियो हामीले तेरा साना काजीको ऋण खाएका छैनौँ हामी कालोलाई कालै भन्छौँ तँ जस्तो अर्काको थुक चाटेका भरमा कालोलाई सेतो भन्न जान्दैनौँ हामी गिठो र सिस्नु नै खाएर पनि लुते कुकुर जस्तो कसैको थुक चाट्न जान्नौ के भनिस् बजिए बुधुने उथर्छ्यो कसले थुक चाट्या देखिस् मलाई भाते भन्ने त तेरा बाउ भाते तेरा सात पुस्ता भाते थारू अब वातावरणको तनाव साम्य हुने छाँट देखिएन केटाकेटी र आइमेहरू दङ्गा फसादको आशंकाले भयभीत आँखाले त्यस स्थितिलाई हेर्दै सामसुम्म खुम्चिए आफ्नो कुनै निश्चित पक्ष नभए पनि युवा माझीहरूका नासामा तातो रगत दौड्न थाल्यो आमा चकारी गाली गर्छस् त नारायणले एक्कासी बुधुनेको कठालो समातेर एक मुखको गर्दनमा जमायो उसको वज्र मुक्का खाएर बुधुनेले तोरीको फुल देख्यो मार्यो बाबा राणीका छोराले बुधुनेले गुहारमा चाह्यो आफ्नो साथी कुटिएको देखेर हरे तिवारी उठ्यो उसले झम्टेर पछिल्लोतिरबाट नारायणको गर्दन नाप्यो अनि त के चाहियो हिरेले चितुवा झैँ उफ्रेर हरेलाई गाँच्दै जमिनमा पछार्यो नारायणले बुदुनेको धुस्नु चुटान गर्न थाल्यो बुदुने र हरेको गाली गोप्था अय्या थाले रातको त्यो आकाश भर्यो कुनै गुप्त रूपले हिरे र नारायणको सहायतामा संलग्न भए बुदुने र हरे धोस्नु खाँदे चाहिँ खाँदिए तर उनीहरूप्रति प्राय कसैको सहानुभूति देखिएन साना काजीका भोटे कुकुर जासु पाए आज स्वाधीनले बल्ल जोरी पाए अर्कातिर बुदुनेका मण्डलीका केही बदमासहरू पनि त्यहाँ थिए र केही भित्रभित्रै उनीहरूप्रति सहानुभूति राख्ने पनि थिए तर युवा जोसको अगाडि उनीहरूको आँट त्यति ठडिन कसरी सकोस् उनीहरू आतंकित र भयभीत भएर तमासे झैँ त्यो लडाईँ हेर्न बाहेक अरू के हिम्मत गर्न सक्थे देख्दा देख्दै नारानेर र हिरेको गोदाईले बुदुनेको एउटा आँखो सुन्दियो एउटा दाँत फुक्ल्यो मुख र नाकबाट रगत बगेर लुगा रङ्गाइदियो यसरी भक्कुमार गोदाई खाएर पनि उसको चोथालो चल्न छोडेन र नारायणको र हिरेको रिस झन्झन चर्को हुँदै गयो अब यसभन्दा बढी भयो भने अनर्थ हुने देखेर सोभितेले बिचमा परेर उनीहरूलाई छुट्यायो आफ्ना साथीहरूलाई जबरजस्ती तानेर अर्कातिर लग्यो छोड नारायण रिसका झकमा फेरि मर्लान् छोट सोभिते नारायण र हिरे रिसले अन्धा छोइ भए यी सानाकाजीका कुकुरहरू यसले गर्दा गाउँमा कसैले बस्नु खानु नपर्ने यिनको झ्याँको नझरी झ्याँको त झार्नु झार्यौ अब कति झार्नु सोभिते भीमे र जयमाने तिनैजनाले भएर उनीहरूलाई तान्दै उहाँबाट पन्छाए बुदुने र हरेको चोथालो भन्ने झन्झन उग्र सप्तकमा चढ्दै थियो